छैन पहिले जहियो पल हरेक क्षण छैन पहिले जहियो पल हरेक क्षण हरियाली रङ्गिन मौसम मायामा भुलेको मन हरियाली रङ्गिन मौसम मायामा भुलेको मन जादु हवामा हवामा तिम्रो माया फैलिएको छ जादु हवामा हवामा तिम्रो माया मग्न मस्त ऋतु बसन्त छैन मन मेरो बसमा छैन मन